कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ यो प्रस्तोता प्रकाश सामीको प्राविधिक मित्र सचिन्द्र गौतमका साथमा आजको कार्यक्रमको शुभारम्भमा हामीलाई धेरै शुभेच्छाहरू प्राप्त भएका छन् यिनलाई क्रमसँग वाचन गर्नेछौ सबभन्दा पहिला पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ केही दिन अघि अस्वस्थ भई काठमाण्डुमा बस्नु परेको बेला जीवनभरको लागि न्याय गरे जस्तो लाग्यो कालजयी अजर अमर गीत र श्रष्टाहरू तथा गीत रचना गर्दा स्वर भर्दाको हरेक क्षणको दुर्लभ तथ्यबारेमा जानकारी सुन्ने अवसर पाए रोग नै बिर्से सबै कुरा बिर्सेर पर्खनी बानी बस्न थालेछ कालजयी गीत प्रकाश सामी दाजुको प्रस्तुति कर्णप्रिय एउटा आशालाग्दो कार्यक्रम सायद अबको पीढ़ीको लागि नेपाली सुगम संगीतको अनुपम उपहार नै हुनेछ शंकै छैन अमूल्य निधिको रूपमा रहनेछ तिनै गीत अलग अलग स्वरमा शून्य अवसर प्राप्त भयो मन आह्लादित भयो पाल्पामा कुनै एफएमबाट प्रसारण हुँदैन रहेछ प्रसारणको सम्भावना होला कि नहोला राजेश्वर उदय तानसेनबाट यो जानकारीसँगै आजको अंकलाई शुभारम्भ गर्न चाहन्छौ नेपाली सुगम संगीतको पहिलो रेकर्डेड गायिका मेलवादेवी मानन्दरको स्वर संगीत भगत कृष्ण शब्द मेलवादेवी मानन्दर फुलवादेवी मानन्धर नेपाली सुगम संगीतमा कोलकाता गई गीत रेकर्ड गराउने पहिलो गायिका उहाँलाई सम्मान र स्वरूप यो गीत प्रस्तुत गर्दै र हुलाक विभागले उहाँको टिकट प्रकाशन गर्ने चाँजो पाँजो मिलाएको छ र यो पहिलो पटक कुनै गायिकाप्रति समर्पित हुलाक टिकट हुनेछ यो जानकारीसँगै गीतकार कवि गजलकार सुभाष चन्द्र ढुंगेल जसको रचनामा भक्तराज आचार्यले गाएको यो गीतलाई प्रस्तुत गर्दैछौ यही गीतका कारण भक्तराज आचार्यको पुनरागमन वा भक्तराज आचार्यको गायनको एउटा उज्जवल युग शुरू भएको थियो जति आँसु दिन्छौ देउ मायालु दुई आँखाबाट झर्ने छु जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर वर्षाको हुरीले झारिदिएछ मुटुमा फुलेको विश्वासको फुल व्यवस्थाको हुरीले झारिदिएछ तर तिम्रो नजरमा दोषीको श्रेय यो भागीलाई कै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्ने छु जति आँसु दिन्छौ देऊ मायालु दुई बदनाम गर्यो बिछोडको भावमा खटान बस्दै तिमीले फेरि बदनाम गर्यो मेरो जीवनमा बहार आउने सारा मुहानहरू जीवन भरि नै उजाड भएर बाँच्ने छु जति आँसु दिन्छौ त्यो मायालु दुई आँखाबाट छु जति छु भारत पश्चिम बङ्गालको डुवर्समा सांगीतिक जीवन शुरू गर्नुभएका भक्तराज आचार्यले शुरूआतमा दीप श्रेष्ठका गीतहरू गाएर कार्यक्रमहरूमा उपस्थित हुने र त्यसैबाट पहिचान बनाउनु भएको थियो भने यो गीत सुभाष चन्द्र ढुङ्गेलको शब्द र आफ्नै संगीतमा गाउनुभएको थियो यो दोस्रो पटक रेकर्डिङ भएको उहाँको गीत हो यसलाई संगीत संयोजन गर्नुभएको थियो संगीतकार दिव्य खालिङले र पुरानो पनि जति चोट दिन्छौ त्यो मायालु रेड नेपालमा रेकर्ड गरेको गीतमा अघिल्लो मुखडाबाट शुरू भएको ठाउँमा बाँसुरीबाट शुरू भएको आलाप छ र यो दोस्रो पटक दिव्य खालिङको संगीत सौजनमा भएको गीत हामीले प्रस्तुत गर्यौं अब यसपछि हामी लाग्छौं दुई हजार तीस दशकपछि बनेका केही महत्वपूर्ण नेपाली सिनेमाको चर्चाको क्रममा नेपाली सिनेमा अहिले बुसान फिल्म फेस्टिभल तास्कन त्यसै गरिकन आस्कर विभिन्न महोत्सवमा सामेल भइरहेका छन् तर नेपाली जनजीवनको पहिलो फिल्म अन्तर्राष्ट्रिय जगतमा सामेल भएको चलचित्र थियो कुमारी यो रूसको तास्कन फिल्म महोत्सवमा प्रतियोगितामा सामेल भएको थियो यसका निर्देशक थिए प्रेम उपाध्याय प्रेम बहादुर बस्नेत र यसका लेखक थिए विजय मल्ल र कुमारी सिनेमा नेपालको पहिलो रंगीन चलचित्र थियो यसमा नेपाल कलाभूषण चन्द्रराज शर्मा र संगीतकार शिव शंकर मानन्दर दुईजनाले संयुक्त रूपमा संगीत गर्नुभएको थियो भने गीतहरू किरण खरेलले लेख्नुभएको थियो यसमा दुईवटा सोलो गीत मानिक रत्न र तारादेवीको थियो भने एउटा युगल गीत मानिक रत्न र तारादेवीले गाउनुभएको थियो आज त्यही युगल गीतबाट अजर अमर गीतहरूलाई सजाउनेछौं बाटोमा तिमी लाग्दछ हामी अभिनय गरिरहेछौं किरण खरेलका शब्दमा चन्द्रराज शर्मा र शिवशंकरको संगीतमा यो स्वर थियो मानिक रत्न र तारादेवीको मानिक रत्न स्थापित नेपाली संगीत आकाशमा गायक नारायण गोपाललाई गायनमा ल्याउने कलाकारका रूपमा हुनुहुन्छ प्रेमध्वजका सहयात्रीका रूपमा यी दुईले प्रेम मानिकको संगीतमा नारायण गोपाललाई रेडियो नेपालमा डाक्टर रामान त्रिषितको शब्दमा पंक्षीको स्वादले जीवन उड्यो गीत मार्फत नारायण गोपाललाई रेडियोको माइक्रोफोनमा पुर्याएका थिए यसकारण पनि मानिक रत्नलाई नारायण गोपाल आफ्नो सांगीतिक जीवनको दोस्रो गुरू मान्ने गर्छन् यो जानकारीसँगै अब एकछिन हामी प्रचार सामग्रीका पछाडि ओझेल पर्न चाहन्छौ अहिले मुटु रोग वर्षेनी लाखौं मानिसको ज्यान लिने कारण बनेको छ तर समयमै उपचारले यसबाट बच्न सकिन्छ <coughs> के तपाईँलाई शुद्ध खोकी लाग्छ तपाईँलाई उच्च रक्तचापको समस्या छ श्वास फेर्दा गाह्रो हुन्छ श्वासमा बढ्छ मुटुको धडकन अनियन्त्रित छ अथवा छाती दुख्छ भने यो मुटु रोगको लक्षण हुन सक्छ यस्तो लक्षण देखा पर्नासाथ तुरन्त स्वास्थ्य जाँच गराई ढुक्क हुनुहोस् याद गर्नुहोस् मुटु रोगको उपचार खर्चिलो छ तर यसको रोकथाम सजिलो छ त्यसैले मुटु रोग बारे आजैदेखि सचेत बनौ अस्वाभाविक मृत्यु होइन जीवन रोजो जनहितका लागि जयन्ती स्मृति प्रतिष्ठानद्वारा जारी सामाजिक सन्देश सुबिसुको इन्टरनेट जब तपाईँको साथमा छ थुप्रै फन एक साथ छ हो यो हाम्रो आफ्नै सुविसु इङ्ग्लिस जापानिज चाइनिज लगायत कोरियन भाषा सिक्नका लागि ओइसिस ल्याङ्ग्वेज सेन्टर आइल्स टोफेलका साथै इपिएस केएलटीका तयारी कक्षाहरू पनि सञ्चालित छन् साथै कम्प्युटरका सबै कोर्सहरू सिकाइन्छ एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुटका साथै लोड सेडिङको समयमा जेनेरेटरको व्यवस्था भएको Oasis language centre phone number शून्य एक चार पैतिस एकानब्बे सत्तरी चार पैतिस एकानब्बे सत्तरी ठमेल चोकबाट सामाखुसी जाने बाटोमा दुई सय मिटर अगाडि सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो अर्को खण्डमा यहाँलाई पुनः स्वागत छ प्रस्तुता प्रकाश सामी र प्राविधिक मित्र सशिन्द्र गौतमको हाम्रो ट्विटर युजेवाईएएलओ उज्यालो र एसएवाईएमआई पीआरए केस साइमी प्रकाशमा मेन्सन गर्नुहुन्छ अनुप परीक्षा आइसक्यो पढ्नलाई किताब अगाडि छ तर यो मन र दिमाग उज्यालो मात्र सुन्न खोज्दैछ उही अजर अमर गीतहरू भनेर लेख्नुहुन्छ रतनचन्द लेख्नुहुन्छ साउदी अरबबाट कामको थकानपछि विश्राम लिँदै र खुल्ला चौरमा उज्यालो एफएम मोबाइलमा बजाउँदै अजर अमर गीतहरूको प्रतीक्षामा भनेर लेख्नु भएको छ भने सुदीपले लेख्नुहुन्छ मिठो स्वरमा साह्रै मिठो गीत भक्तराजको मिठो स्वरमा साह्रै मिठो गीत सुन्न पाइयो गायन यात्रा को घटना पनि उहाँले के बताइदिन जानकारी गर्नुभएको छ रतन चन्दजीले आहा सवारी मेरो रेलैमा दाई मेरो हजुर मुवाको याद आयो गीतले सानो छँदा खिर पकाउँदै सधैँ गुनगुनाउनुहुन्थ्यो स्वादको त के कुरा गर्नु खिरकै स्वादको कुरा उहाँले गीतसँग जोड्नुभयो रमाइलो प्रसंग बुटवलबाट भुइँ मान्छे लेख्नुहुन्छ सवारी मेरो रेलैमा अब त अजर अमर गीत बानी नै भइसक्यो हाम्रा कैयन शुभेच्छुकहरू मित्रहरू साथीहरू विदेशमा परदेशमा यो गीत सुनिरहनु भएको होला अझ रमर गीतहरू कार्यक्रममा झुमिरहनु भएको होला नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको छैन र कहाँ पहाड़ी पुल काँडाको माझ हाँसेको अम्बर गुरूङले यसै कारण यो गीत गाएका होइनन् परदेशमा बसेर गाउने गुनगुनाउने सुन्नेहरूका लागि नेपाली संगीतले सधैँ साथ दिएको छ आज पुष्प नेपालीको स्वरमा यो गीत आज किन साथी मलाई रौं रौं लाग्छ आज किन साथी मलाई रो रो लाग्छ आज किन साथी मलाई रो रो लाग्छ जीवन हाम्रो बित्ने हो कि विदेशैमा बासी हाम्रो गीत नै हो कि विदेशैमा बासी मुटु मेरो गाँठो पर्छ घर सम्झि सम्झे आज किन साथी मलाई रो रो लाग्छ पुरीको झरना छेउ घर हाम्रो छाप्रो शिवपुरीको झरना छेउ घर हाम्रो छाप्रो बाबुआमा रुँदै होलान् हेर्दै हाम्रो बाटो आज किन साथी मलाई रो लाग्छ साइली मैले नाचिन आज बजाउँदै मादल साइली मैले नाचिन आज बजाउँदै मादल झलाझली सम्झिरहेछु कान्छीको गजल आज किन साथी मलाई रो लाग्छ कान्छी रुन्किन नजाऊ भन्दै बाटो छेकी छेकी कान्छी रुन्किन नजाऊ भन्दै बाटो छेकी छेकी अर्को दसैँ कुर्दा कुर्दै मरिने आज किन साथी मलाई अर्को दसैँ कुर्दा कुर्दै जीवन बित्ने हो कि पुष्प नेपालीको स्वर पुष्प नेपाली बच्चु कैलाशका समकालीन गायक र पुष्प नेपाली नेपाली जनसमाजमा जति बेला छुवाछुत र भेदभावको समय थियो वा जाति उन्मुनका नाराहरू मात्र थिए त्यति बेला आफ्नो थर जोशी हटाएर नेपाली लेख्ने एक महान मध्ये हुनुहुन्छ त्यसरी नै चित्रकार उत्तम नेपालीले पनि कर्माचार्य थर हटाएर नेपाली थर लेख्नुभयो गएको तीन चार वर्ष अगाडि हामी फेसबुक र ट्विटरमा धेरै नेपालीले आफ्नो नामको पछाडि कि नेपाली कि अगाडि नेपाली लेखेको पाइयो जब देशमा पहिचान जातिताका कुराहरू आएपछि नेपाली हुँ भन्ने प्रसंग यहाँ धेरैले जोडेका छन् फेसबुकमा जब क्रिकेटको मैदानमा नेपाली क्रिकेट खेलाड़ी खेल्दा वा बोल आउट गर्दा वा क्लिन फिल गर्दा यस्ता घटनामा नेपालीहरू उत्साही भएर आफ्नो नाममा नेपाली लेखेका छन् हामी रंगशाला मैदानमा कहिलेकाहीँ नेपाली हुने देख्छौं यो नेपाली जनसमाजमा धेरै पहिले जति बेला पुष्प नेपालीले वा उत्तम नेपालीले नेपाली प्रयोग गरेर साहस गरेका थिए र अहिले पनि कैयन मान्छे आफ्नो थर लुकाउने गर्छन् तिनीहरूको लागि एउटा चेतना हुन सक्छ जसरी सपनाश्रीका हजुरबुवा गोफले दमाईले आफू जागिर खाँदा म दमाई नै हुँ म दमाई लेखेर स्थापित हुन चाहन्छु भनेर माग गर्नुभएको थियो र त्यसै गरिकन नेपाली नेपाल भाषाका प्रथम उपन्यासकार जसले मिसा नामक उपन्यास लेख्नुभयो गोविन्द बहादुर मानन्दर जसलाई प्राय मान्छेले गाली गर्दा हेप्दा हे साइमी भन्ने गर्थ्यो र उनले पनि आफ्नो नाममा सायमी शब्द प्रयोग गरेर नै आफूलाई स्थापित गरे उनी धुसवा सायमी भए यो प्रसंग पुष्प नेपालीसँग जोडिएको प्रसंगपछि अब हामी लाग्छौं एउटा युवा गीतकार जसले आफूलाई मन परेको गायिकाको स्वरमा गीत रेकर्ड गराउन पाए पेसाले शिक्षक आकाशवाणी खरसाङका उद्घोषक तर कहिलेकाहीँ गीत रचनाका साधक पनि कालो सिंह रन पहेली सिंह रन ती भाग्यशाली गीतकार मध्ये हुन् जो आफ्नै मनपर्ने गायिकालाई गीतकारको रूपमा गीत दिन पाउने व्यक्ति भए उनको गीतलाई गाए संगीतकार शान्ति ठटालले आफ्नै स्वरमा प्रस्तुत छ अजर अमर गीतहरूको यो अर्को श्रृंखला त आउनुहोस् अब सी पब्लिकले पुर्याउँछ तपाईँलाई Japan study and work in Japan admission open for April session तपाईँले चाहे अनुसारको जापानको जुनसुकै सहरका कलेजमा पढ्ने र पार्ट टाइम जबको ग्यारेन्टी थप जानकारीका लागि सी पब्लिक एकाडेमी लेखनाथ मार्ग ठमेल पिपल बोर्ड सँगै फोन शून्य एक चौवालिस बिस पाँच सय सैतिस चौवालिस बिस पाँच सय सैतिस यार जाउँ बल्थली किन के छ र त्यहाँ के छैन भन्न बरु बल्थली भिलेज रिसोर्टमा लड्कु खोलाको सङ्लो पानीमा पौडी खेल्ने सुविधा सेमिनार गोष्ठी योग हाइकिङ पिकनिक र पारिवारिक जङ्गल मनमोहक ठाउँ र रमाइलो वातावरण बल्थली भिलेज रिसोर्ट गाउँले परिवेश र स्थानीय खानाको स्वाद लिन पुग्नै पर्ने ठाउँ लौ बरु छिट्टै जाउँ थप जानकारीका लागि बल्थली भिलेज रिसोर्ट बल्थली चार काभ्रे फोन चार दस बयासी दस चार दस बयासी दस होइन के भएको उहाँलाई के भएको के भएको थाहा पाउनु पर्यो नि त थाहा पाउन कहाँ जाने त विष्णुपूर्ण आयुर्वेद औषधालय जानुस् न ग्यास्ट्रिक अल्सर गानुबोरा यौन दुर्बलता दम खोकी जुनसुकै यौन रोग सिभलिस गनोरिया बाथ युरिक एसिड छाला सम्बन्धी सम्पूर्ण समस्या पथरी फिस्टुला पाइल्सको बिना अपरेसन उपचार गर्न महिनावरीको गडबडी साथै अन्य स्वास्थ्य समस्याको लागि सम्पर्क राख्नुहोस् विष्णुपूर्ण आयुर्वेद पुरानो bus park city market underground छब्बिस बी मोबाइल अन्ठानब्बे पाँच दस बयासी एक सय उनानब्बे र अन्ठानब्बे एकचालिस छब्बिस के तपाईँ सौराहा वा पोखरा जाँदै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराहा तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेत्रद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराहा गैराचोक फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य एकसठी चार चौसठी एक सय चौतिस सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो श्रृङ्खलामा पुनः यहाँलाई स्वागत छ प्रस्तोता प्रकाश सामी प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा यहाँलाई शालीन आमन्त्रण छ हाम्रो ट्विटरमा SAYMI PRA KSS Prakash Saymi प्रकाशमा दिलेश अरियालजीले मेन्शन गर्नुभएको छ आज किन साथी मलाई रौं रौं लाग्छ भन्ने गीत लामो समयको अन्तरालमा सुनियो धन्यवाद उज्यालो एफएम लाई भनेर लेख्नुभएको छ कृष्ण के श्रेष्ठले पनि हाम्रो ट्वीटरमा मेन्शन गर्नुभएको छ रेलले अझ अमर गीतहरूले यो रात आनन्दित गरिदिएको छ कहिले नसुनिएका गीत सुन्दा छुट्टै आनन्द हुँदो रहेछ भनेर गौरव थापाजीले पनि एउटा गीतलाई चयन गर्नुभएको छ समय उभिएछ भने उहाँको लागि हामी अवश्य पनि राख्नेछौ सिकारीजीले कार्यक्रमको समयको बारेमा सोध्नु भएको छ र हामीलाई विशेष गरेर माया गर्नुहुने हाम्रा मित्र प्राध्यापक डाक्टर सनत कुमार बस्तीले आजको कार्यक्रम प्रसारण हुने बित्तिकै आफ्नो टिप्पणी लेख्नु भएको छ अजर अमर गीती यात्राको सुरिलो सफरका लागि शुभकामना जति चोट दिन्छौ देवमायालु गीतका गीतकार सुभाष चन्द्रजी र मन्द स्वरका गम्भीर गायक भक्तराजलाई जीवन्त तुल्याउने गीत साह्रै स्वादिलो मर्मस्पर्शी एवं कालजयी रचना हो यो दोस्रो गीत मनमा माया तनमा माया कुमारी फिल्मको गीत होइन र भनेर उहाँले सोध्नु भएको छ अवश्य पनि यहाँले पाउनुभएको जानकारी सही हो त्यसै गरिकन हामीलाई साउथ वेस्टर्न कलेजबाट विष्णुबहादुर थापाजीले पनि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ दिवाकर खड्गाजीले हामीलाई मनमा माया तनमा माया गीतको बारेमा धन्यवाद दिनुभएको छ भने यो उहाँले आफ्नो प्रिय गीतको रूपमा चयन गर्नुभएको छ दिवाकर खड्गा जसले राम थापाको संगीतमा पहिलो गीत गाउने मौका पाउनुभयो र उहाँले यस गीतका बारेमा लोकमणि सापकोटा र चैतदेवीको पनि चर्चा गरेको भए राम्रो हुन्थ्यो भन्नुभएको छ यसमा लोकमणि सापकोटाले होइन दिवाकरजी शैलान केसीजी र चैतदेवीले खोलाको बगरमा बसेर अभिनय गरेको हुनाले नायक नायिकाहरू दुईजना उहाँ हुनुहुन्थ्यो शैलेन केसी त अब हाम्रो माझ हुनुहुन्न चैतदेवी सिंह लामो समय विदेश बसेर अहिले नेपाल आउनुभएको छ उहाँ अहिले काठमाडौँमा सक्रिय हुनुहुन्छ कार्यक्रमहरूतिर विशेष गरेर नवराज ढकालजीले पनि हाम्रो फेसबुकमा लेख्नुभएको छ पेटले भोज पाइसक्यो मनमा भोज पक्कै छ भोग पक्कै छ र अब कानमा प्रकाश सरको ओज स्वर कानमा हुनेछ नमस्कार सर भनेर नवराज ढकालजी लेख्नुभएको छ धन्यवाद नवराजी तपाईँको कानलाई यसले भोजनादि वा सन्तुष्टि दिने आशा गरेका छौं चर्चा गरौं अब गीतकार ईश्वर वल्लभका बारेमा काठमाण्डुको कालीमठीमा आफ्नी आमाले खुकुरी सेरिएर आत्महत्या गरेपछि मेरो आमाले आत्महत्या गरेको देश लेख्ने ईश्वर वल्लभ भट्टराई जसका भाइ विश्ववल्लभ रेड नेपालका एक प्रख्यात उद्घोषक हुनुहुन्थ्यो ईश्वर वल्लभ को कवितामा गीतमा नाटकमा अनेक योगदान छन् तर नेपाली संगीतको स्वर्णिम युग बनाउनमा ईश्वर वल्लभको महत्वपूर्ण योगदान छ उनका शिष्य थिए संगीतकार रंजित गजमेर त्यसै उनका अर्का शिष्य भाइ थिए गोपाल युन्छन् रंजित गजमेरका लागि पनि उनले चलचित्र अन्यायका लागि केही गीत लेखेका छन् जुन प्रेमदोज प्रधानले गाएका थिए त्यसबाहेक ईश्वर वल्लभका धेरै गीतहरूमा नारायण गोपालले स्वर दिनुभएको छ र नारायण गोपालका प्रिय गीतकार हुनुहुन्थ्यो ईश्वर वल्लभ दुई हजार छयालिस साल जेठ आठ गते प्रज्ञाम भवनको बाह्र सय चालिसजना मान्छे अट्ने हलमा नारायण गोपालले उद्घोष गरेको एउटै पंक्ति स्मरणीय छ नारायण गोपालले भन्नुभएको थियो जनसाधारणले भन्छन् ईश्वर बल्लभको गीत बुझिन्दैन तर ईश्वर बल्लभलाई बुझ्यो भने उसको गीत बुझ्न गाह्रो छैन नारायण गोपाललाई उसको र उहाँको भन्ने शब्दको फरक त थाहा छैन तर गीतको स्तरको बारे उहाँलाई धेरै राम्रो ज्ञान थियो र उहाँले मञ्चबाटै त्यो कुरा भन्नुभएको थियो निरसाहको बारेमा बोल्ने बेला पनि उहाँले भन्नुभएको थियो त्यो एउटा प्रतिभा हो र निरसाहलाई त्यसरी नै उहाँले प्रतिभाको रूपमा परिभाषित गर्नुभयो तर ईश्वर बल्लभको जीवनमा नारायण गोपालको पनि अमूल्य दिइन्छ ईश्वर बल्लभ दार्जीलिङमै पढ़ाउँदै गर्दा स्कूलको भवन बनाउने बिल्डरको रूपमा वा ठेकेदारको रूपमा कार्यरत हुँदा उनी सरदारको रूपमा त्यहाँ काम गरिरहँदा नारायण गोपाल त्यहाँ पुगेका थिए र नारायण गोपालकै लागि उनले दिनभरि काम गरेर आफ्ना ज्यामी कुलीहरूसँग हिसाब किताब मिलाइसकेपछि सिमेन्टको बोरामाथि बसेर हिसाब किताबको बदला एउटा गीत लेखे सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा त्यो गीत नारायण गोपालका लागि लेखे ईश्वर वल्लभले तर गोपाल योजनले मागेपछि उनैलाई गाउन दिए पछि गोपाल योजनको संगीतमा नारायण गोपालले गायो नारायण गोपाल र गोपाल योन्जनलाई पश्चिम बंगालको दार्जीलिङ राज्यको महाङकाल थानमा मकलमा आगो बालेर ईश्वर बल्लभ भट्टराईले आफू पुरेत भएर दुई संगीतकर्मीलाई मित लगाएका थिए उन्नाइस सय पैंसठीको मार्चमा त्यसपछि नै शुरू भयो नेपाली संगीतमा मितेरी संगीत र ईश्वर बल्लभको शब्द र नारायण गोपालको स्वरमा यो गीतका बारे धेरै ठाउँमा प्रसंग उठेको छ विशेष गरेर पत्रकार किशोर नेपालले आफ्नो आमाको देहान्त ग्वालियरमा भएपछि यात्रा गर्दा यो गीत गाएको स्मरण गर्नुभएको छ गीतका पंक्ति उल्टा पुल्टा भए पनि उहाँलाई यो गीत मन परेको उहाँले जानकारी दिनुभएको छ मलाई लाग्दछ छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी लाग्दछ serás के भनौ तिमी भन्दछौ यो किनारा ईश्वर बल्लभको सम्झना आज चैत्रमा उहाँको हामी ईश्वर बल्लभ स्मृति कार्यक्रम गर्नेछौ धेरै उनका उहाँका गीतहरू बजाउनेछौ सम्झना गर्नेछौ ईश्वर बल्लभ नेपाली संगीत आकाशमा सदा स्मरणीय नाम अवश्य हो यो जानकारीसँगै अब कार्यक्रमको अन्त्यमा हामी आइपुगेका छौं विदाईको बेला एउटा गीत छोड्ने चरण आइपुगेको छ नारायण गोपालको स्वरमा ईश्वर वल्लभको यो गीत राख्दै गर्दा नारायण गोपालकै शैलीलाई मन पराउने अर्का गायक सत्यनारायण राज भण्डारीको सम्झना हुन्छ जोसँग पनि नारायण भन्ने शब्द जोडिएको छ यो संगीतमा नारायण शब्द जोडिएका धेरै कलाकारहरूले स्वरमा उच्चता हासिल गरेका छन् चाहे त्यो उदित नारायण होस् चाहे सत्यनारायण होस् सत्यनारायण राज भण्डारी र दरिकालाल जोशी अत्यन्त राम्रा दुई कुशल गायक थिए सँगै यात्रा गर्थे सँगै गाउँथे सम्भवत नेपालीमा नेपाल भाषामा बन्न लागेको चलचित्र पद्मिनी बनेको भए सत्यनारायण राज भण्डारी नेपाल भाषाको फिल्मको पहिलो संगीतकार हुन्थे दुर्भाग्यले त्यो चलचित्र बनेन र निर्देशक यहाँबाट विदेश भागेपछि त्यो फिल्म रोकियो सत्यनारायण राज भण्डारीले गाउनुभएको अन्तिम गीत तर संगीतकार आजका चर्चित संगीतकार न्यू बज्राचार्यको पहिलो गीत गीतकार सुभाष चन्द्र ढुङ्गेलको शब्दमा यो गीत राख्दै आजको कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतम र प्रस्तुता प्रकाश हामी विदा चाहन्छौ आगामी बिहिबार सवा नौ बजे भेट्नेछौ गीतका अनेक घटनाका बारेमा जानकारी लिँदै शुभरात्री भिचा म पो एक्लो जीवन म जिउ कसरी म जिउ न पिउने बाचा गराइ गयो बाँचेको छु म सम्झन तिम्रो ओठले पिरा बाँचेको छु म सम्झन तिम्रो ओठले पिरा हाँसेको छु म घाइते आँसुले धोएर आँसुले धोएर नपिउने बाचा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज